र केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवातको मायाको लागि कहिले हाँसो कहिले रोदन आउनुहोस् तपाईँ हामी एकैछिन हाँसौँ हसाउ गाउँ अनि रमाउ मात्र जस्ट फर इन्जोयमा अब रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जमा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला हेलो हेलो होइन कता यता यता फोन गर्ने हो एसएमएस गरे पनि हुन्छ गाउने हो त होइन मलाई हाँस्ने हो र के हँसाउने ल ल इन्जोय गर यो समय हो जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको प्रोग्राम जस्ट फर इन्जोयको अर्को एउटा ब्रान्ड न्यू एपिसोड लिएर आज पनि हामी आइसकेका छौँ टेक्निकली रूपमा रहेर यति बेला हसिष्ट गरिराख्नु भएको छ टेक्निसियन पार्टनर राजले अनि अनिहरूमा छु म तपाईँको regular host Pratiksha programme just for इन्जोयको यो एपिसोड लिएर हामी आउने गर्छौँ हरेक दिन इलेभेन टु टुवेल्भ पिएम मात्र तपाईँलाई इन्जोय गराउने कोसिस गर्छौँ र आज पनि तपाईँलाई हामी विशेष गरी रिमिक्स नम्बरहरू तपाईँको माझमा आजको एपिसोडमा प्ले गर्छौँ र तिनै रिमिक्स नम्बरहरूसँगै तपाईँलाई इन्जोय गराउने कोसिस गर्छौँ निकै नै चर्चामा रहेका रिमिक्स नम्बरहरू आजको यो कार्यक्रममा हामी प्रस्तुत गर्छौँ र तपाईँ पनि यति बेला रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि हामीलाई सुनिराख्नु भएको छ जस्ट फर इन्जोयको श्रृङ्खला सुनिराख्नु भएको छ यति बेला कार्यक्रममा हामी एउटा निकै नै रिमिक्स नम्बर निकै नै चर्चामा रहेको तपाईँलाई निकै नै मनपर्छ हुन त लोक लयमा आधारित गीत केही समय अगाडि अहिले रिमिक्स भर्सनमा बजारमा आएको छ यति बेला जस्ट फर इन्जोयको यो एपिसोडमा तपाईँको लागि राख्छौँ सिमसिमे पानीमा मेरो सामु आउ साथ दिन्छु टाढेर नजाऊ बल्झिएको गाउँमा मलम लगाऊ छुटो होइन मसँग सास फेरि लाऊ लाउन त लाऊ त्यसरी लाऊ फेरि फेरि आफू मलाई ठोका नपाऊ फेरि एउटा गाउँ अब नलाऊ फटाफट तिमीलाई सास बेमान नगर्नु जित कानीमा तिमीलाई पाउने मैले राखेँ धेरै आशा यो मेरो आशा नहौ निराशा दिदिने यो जित कानीमा राखेको तिमीलाई मुटुको माझ सजाउला तिमीलाई दिलैमा आज मोहीको छ कि सिन्से सँगै सुस्तरी आउला पहिलेको भाकामा गीत गाउला सनैको बाजा बजेको छ आज मेरोमा आज नमान लाज चलेको ऋतु संसारमा आज फेरि भन्छु तिमीलाई नमान लाज चट्ट आई चट्ट बस किन मान्छु लाज दुई दिनको यो जिन्दगानीमा छैन कुनै आशा नहौ निराशा मैले यो गीत गाए तिम्रै लागि आज आँखा भरि तिमी खोजेर खडेरी बानीमा जसले बेमान गर्छौ कि जिन्दगानीमा तपाईँ यति बेला जस्ट फ्रेन्डजीको एपिसोडमा हामी छौँ तपाईँले सुनिराख्नु भएको छ hundred four point five mega हर्समा तपाईँले हरेक दिन इलेभेन टु टुवेल्भ पिएम सुन्दै आउनु भएको छ र मात्र तपाईँलाई यो श्रृङ्खलामा रहेर हामी इन्जोय गराउने कोसिस गर्छौँ विशेष गरी आज यिनै रिमिक्स नम्बरहरू तपाईँको माझमा लिएर आएका छौँ र म धेरै बोल्दिनँ तपाईँहरूलाई यिनै रिमिक्स नम्बरहरू तपाईँको माझमा प्ले आउट गरिराखेको छु र यति बेला फेरि पनि अर्को एउटा निकै नै रमाइलो खालको रिमिक्स भर्सनमा आएको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 कुरा के कुरा आन्टी सटर र ग्रिल अनि फलामका सामग्रीहरू बनाउने विश्वासिलो ठाउँको जानकारी भएन मलाई ए अब चिन्ता नगर्नु सबैजनाको रोजाइ एउटै छ त्यो हो हाम्रै पर्सा बजार लुम्बिनी विकास बैङ्क सँगै रहेको भरपर्दो र विश्वासिलो ठाउँ पुष्पा सटर ग्रिल उद्योग ए हो र बाबु सँगै जाउ न त पुष्पा सटर ग्रिल उद्योगमा सबै सामान अर्डर गर्नलाई हामी कहाँ आकर्षक डिजाइनका सटर ग्रिल च्यानल गेट कम्पाउन्डका गेट जाली ट्रस साथै झ्याल ढोकाको कलम्पो छिनो लगायतका फलाम सम्बन्धी सम्पूर्ण सामग्रीहरू अर्डर बमोजिम सुपथ मूल्यमा तयार गरिन्छ साथै जेनेरेटर पनि भाडामा पाइन्छ सम्पर्क पुष्पा सटर गिल उद्योग खैरेनी चार पर्सा बजार लुम्बिनी बैङ्कसँगै प्रोपाइटर प्रेम कुमार विश्वकर्मा मोबाइल नम्बर अन्ठानब्बे एकचालिस चौसठी सत एकसठी अन्ठानब्बे चार पचास अडसठी एक सय पैँसठी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 सय चार थुप्लो पाँच मेगा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला हेलो हेलो होइन कता यता यता फोन गर्ने हो एसएमएस गरे पनि हुन्छ गाउने हो त होइन हाँस्ने हो र के हँसाउने ल ल इन्जोय गर यो समय हो जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको welcome back this short commercial break र हामी जस्ट फर एनजिओको यो एपिसोडमा छौँ तपाईँलाई आज विशेष गरी रिमिक्स नम्बरहरू प्लेआउट गरिराखेका छौँ र तपाईँले पनि यति बेला हामीलाई सुनिराख्नु भएको छ radio Arpan hundred four point five मेगाहरू ट्युन गरेर साथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट हामीलाई सुनिराख्नु भएको छ जस्ट फर एनजिओको यो एपिसोड सँगै हुनुहुन्छ तपाईँ र यति बेला फेरि पनि हामी अर्को एउटा रिमिक्स नम्बर नै तपाईँको माझमा राख्न चाहन्छौँ निकै नै चर्चामा रहेको नम्बर हो तपाईँलाई निकै नै मनपर्छ यति बेला जस्ट फरेन्जिएको यो एपिसोडमा तपाईँकै लागि Here we go. <laughs> Yeah. तपाईँ यति बेला जस्ट फर इन्जोयको यो श्रृङ्खला सुनिराख्नु भएको छ र आजको यो श्रृङ्खलामा हामीले विशेष गरी रिमिक्स नम्बरहरू तपाईँको माझमा प्रस्तुत गऱ्यौँ र कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट विदा हुनुपर्छ यतिन्जेलसम्म तपाईँले जस्ट फर इन्जोयको यो एपिसोडलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई धन्यवाद र यति जेलसम्म मलाई टेक्निकली रूपमा सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राजलाई धेरै धेरै धन्यवाद दिन्छु र म प्रतीक्षा पनि छुटिन्छु ओके बाई